आफ्नै आँगनमा तिनार बनाउँछु मेरो भगवानलाई मेरै छातीमा सजाउँछु म आफ्नै आँगनमा इनार बनाउँछु मेरो भगवानलाई मेरै छातीमा सजाउँछु मलाई धारामा रोक चाहे मन्दिरमा छेक म आफ्नै बेग्लै संसार बनाउँछु म आफ्नै आँगनमा इनार बनाउँछु मेरो भगवानलाई मेरै छातीमा सजाउँछु मलाई धारामा रोका चाहे मन्दिरमा छेका म आफ्नै बेग्लै संसार बनाउँछु मात्र छ व्यवहार छैन जहाँ मान्छेलाई मान्छेले मान्छे सोचिन्न जहाँ बोली मात्र छ व्यवहार छैन जहाँ मान्छेले मान्छेलाई मान्छे सोचिन्न म यस्तो नगरमा कसरी रमाउँछु त्यसैले अलगै दुनिया सजाउँछु मलाई धारामा रोक चाहे मन्दिरमा छेका म आफ्नै बेग्लै संसार बनाउँछु म आफ्नै आँगनमा इनार बनाउँछु मेरो भगवानलाई मेरै छातीमा सजाउँछु मलाई धारामा रोक चाहे मन्दिर आफ्नै बेगले संसार बनाउँछु आमा मलाई कहाँ जन्म दियो यो संसारमा म जिउन सकिनँ यो दुनियाँमा मरम सकीना ए आमा मलाई कहाँ जन्म दियो यो संसारमा म जिउ सकिन ए बाबा